ढाकाको चौबन्दी चोली चिटको गुन्यो शिरमरी बन्छ मायालु तिमीहरू लागि त त्यही मरीले मागे त चुम्पिएरै दिन्थे जो मन चट्ट बाटो आउँछ नि दिन दिनै साझाको बेला छुटेर मेला ए बाटो आउँछ नि दिन दिनै मोहनी हो कि नाकैको फुली झलको लाउँछ नि छिन छिनै झलको लाउँछ नि छिन छिनै पाल पाले ढाकाको चोली चिटको गुन्यु शिरमरी बन चट्ट मायालु चट्ट मायालु